यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरमा रहेको मध्यमाञ्चलको शिक्षा विकास डिभिजन कार्लीमा छापा मारेको छ अख्तियार क्षेत्रीय कार्यालय टौडाका अधिकृत श्री बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले कालीमा छापा मारेर विभिन्न कोठाबाट करिब पाँच लाख रूपियाँ बरामद गरेको छ भने कागज पत्र नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ कार्लीका इन्जिनियर चक्रपाणी लामिसानेको साथबाट एक लाख इन्जिनियर मधुप्रसाद अधिकारीको साथबाट दुई लाख अठाइस हजार उनको टेबलबाट एक लाख पचास हजार बरामद भएको अख्तियारको कार्यालयले जनाएको छ रकमसँगै इन्जिनियरहरू मधुप्रसाद अधिकारी रामभत पत्र पण्डित चक्रपाणी लामिसाने र लेखा अधिकृत ऋषि भक्त तिमर सिन्हालाई अख्तियारले नियन्त्रणमा लिएको छ पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि काठमाडौँ लगिएको छ उनीहरूले घुस लिएको रकम भागभण्डा गर्दै गरेको सूचनाका आधारमा अख्तियारको टोली छापा मार्न पुगेको स्रोतले बताएको छ स्थानीय लामा प्रगति टोल टोल निर्माण सेवा कम्पनीसँग कालीका कर्मचारीले घुस मागेपछि कम्पनीले घुस दिनु अगाडि नै अख्तियारलाई खबर गरेपछि टोली छापा मार्न गएको बुझिएको छ घुस दिएको पैसाको सबै फोटोकपी गरेर ठेकेदार कम्पनीले अख्तियारमा पुसाएको थियो पूर्वी चितवनको रत्नगर नगरपालिकामा पहिलो पटक नयाँ प्रविधिको दमकल भित्रिएको छ यसअघि चितवनको भरतुरमा मात्रै दमकल थियो रत्नगरमा भित्रिएको दमकल समेत गरी अब चितवनमा दुईवटा दमकल भएको छ रत्नगरमा ल्याइएको दमकल सुविधा सम्पन्न रहेको छ बेलायतमा रहेको Devon and Somerset fire resource सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो सो संस्थाले रत्नगर सेती पोखरा उपमहानगरपालिकालाई एउटा एउटा दमकल सहयोग गरेको छ नेपालमा नै पहिलो पटक भित्रिएको सो दमकल रत्नगर र पोखरा उपमहानगरपालिकालाई मात्रै सहयोग गरिएको बेलायती फायर फाइटिङ टिमका सदस्य जोन मोनाहायमले जानकारी दिनुभयो रोटरी क्लब मार्फत दमकल ल्याइएको हो अन्य दमकल भन्दा निकै सानो रहेको सो दमकलमा चार लिटर मात्रै पानी अट्ने र अरू ट्याङ्कीको सहयोगमा आगो निभाउन प्रयोगमा ल्याउन मिल्ने मोनाहामले बताउनुभयो सो दमकलमा आगो निभाउन मद्दत मिल्ने फोम नामक पदार्थ पनि रहेकाले आगो कुचिटी छिट्टै नियन्त्रणमा लिन सकिने उहाँले बताउनुभयो फोमले अक्सिजनलाई भित्र पस्न रोक्ने काम गर्दछ सो दमकल भने बेलायतमा प्रयोगमा आइसकेको हो बेलायती फायर फाइटिङ टीमका सदस्यहरू चोर्ण मोनाहायाम हाम्रा साइमल लेखले नगरपालिका कर्मचारीहरूलाई दमकलका बारेमा सामान्य प्रशिक्षण समेत दिएको छ उनीहरूले नेपालमा सन् दुई हजार दसदेखि नै काठमाडौँ लगायतका ठाउँमा फायर फाइटिङको तालिम दिँदै आएका छन् उनीहरूले तालिम दिएका नेपालीहरूले रत्नगर आएर नगरपालिका कर्मचारीहरूलाई पुरै तालिम प्रदान गर्नेछन् नेपालमा पहिलो पटक भित्रिएको सुविधायुक्त नयाँ प्रविधिको दमकल भएकाले यसको सामग्री काठमाडौँमा मात्र पाइने र त्यसका लागि रोटरी क्लबले सहयोग गर्ने बेलायती फायर फाइटिङ टीमका अर्का सदस्य साइमन लकले बताउनुभयो नयाँ प्रविधिको दमकल भएकाले यसको प्रचार प्रसार गर्दै अन्य ठाउँमा पनि पुर्याउन सकिने उहाँले बताउनुभयो सो दमकलको खरिद मूल्य बत्तीस हजार बेलायती पाउन्ड रहेको छ रत्नगरमा पहिलो पटक दमकल भित्रिएपछि सरकारवाला तथा नगरवासीहरू पनि खुसी भएका छन् रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले पहिलो नयाँ प्रविधिको दमकल नगरपालिकाले पाउनु खुसीको कुरा भएको बताउनु भएको छ रत्नगरमा आग लागि हुँदा भरतपुर कि त हेटौडाबाट दमकल ल्याउनु पर्थ्यो उहाँले भन्नुभयो अब त्यो बाध्यता हटेको छ यसबाट नगरवासीका लागि ठूलो राहत मिल्नेछ सानो खालका दमकल भएकाले सानो गल्लीमा पनि चिन्न सक्ने हुँदा जस्तो सुकै ठाउँमा पनि लैजान सकिने बताउनुभयो नगरपालिकाले अघिल्लो नगर परिषदमै एउटा दमकल किन्न बजेट समेत छुट्याएको थियो बेलायती सो संस्थाले अनुदानमा सहयोग गरेपछि नगरपालिकाले सो बजेटबाट एउटा जेसीबी र एउटा ट्र्याक्टर किनेको छ दमकल खरिदका लागि नगरपालिकाले पचास लाख बजेट छुट्याएको थियो विद्यालय बाहिर रहेका बाल बालिका र किशोर किशोरीहरूका लागि शिक्षाको पहुँच तथा गुणस्तरीय सिकायका लागि अवसर अभिवृद्धि गर्ने उद्देश्यका साथ रत्नगर नगरपालिकामा नयाँ कार्यक्रम लागू गर्ने तयारी गरिएको छ समुन्नत नेपाल नामक संस्थाले रत्नगर नगरपालिका र युनिसेफ नेपाल संघको सहकारीमा नयाँ कार्यक्रम शुरू गर्ने तयारी गरेको हो विद्यालय बाहिर रहेका ती बालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउन खोल्दै सिक्दै केन्द्र र घुम्ती सिकाइ थलो कार्यक्रम ल्याउन लागेको समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक युवराज लौडारीले जानकार दिनुभयो नयाँ कार्यक्रमको विषयमा आज रत्नगर नगरपालिकामा सरकारवालाहरूबीच अन्तर्क्रिया गरिएको छ कार्यक्रममा समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक लौडारीले फुर्सदको समयमा गएर उमेर अनुसार सिक्न पाइने व्यवस्था केन्द्रमा रहने जानकार दिनुभयो कार्यक्रममा दिइएको जानकारी अनुसार पछिल्लो तथ्याङ्क अनुसार चार दशमलव सात प्रतिशत बालबालिका अझै विद्यालय बाहिर छन् भने चौवालिस प्रतिशत किशोरीहरू विद्यालय गएर बीसीमा छान्ने गरेका छन् आन्तरबोध शिक्षा हासिल गर्ने र सहजीवन यापनका लागि आवश्यक सिप सिक्न अवसर प्रदान गर्ने औपचारिक शिक्षाको मूलधारमा लैसाना पहल गर्ने कुनै पनि व्यवसाय सञ्चालन गर्न चाहनेका लागि सेवा प्रदायक संस्थासँग समन्वय गर्ने केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने लौडारीले बताउनुभयो चितवनको रत्नगर नगरपालिका सहित भरतपुर र नेपालगंज नगरपालिकामा पनि यस्तो कार्यक्रम ल्याउने संस्थाको तयारी छ एउटा नगरपालिकामा चार चारवटा केन्द्र र घुम्ती सिकाइ थलो सञ्चालन गरिने वरिष्ठ प्रशिक्षक युवराज लौडारीले बताउनुभयो सड़क बालबालिका उद्योग तथा घरेलु कामदार सवारी साधनमा काम गर्नेहरूलाई लक्षित गर्दै गर्न लागि कार्यक्रमका चुनौती पनि रहेको भन्दै उहाँले स्थानीय निकायले यसलाई निरन्तरता दिन सक्नुपर्ने नगरपालिकाको वार्षिक कार्यक्रम योजनामा समावेश गर्नुपर्ने निश्चितता सार्वजनिक सार्वजनिक साझेदारीको अवधारणा कार्यान्वयन गराई दीर्घकालीन रूप दिन सके कार्यक्रममा प्रभावकारी बन्ने दावी गर्नुभयो त्यस्तै घुम्ती सिकाई थलो कार्यक्रम बालबालिका तथा किशोर किशोरी जम्मा हुने ठाउँमा सञ्चालन गरिने उहाँले बताउनुभयो घुम्ते सिकाई थलोमा जोखिम न्यूनीकरण हुने खालका विषयवस्तु समावेश गरिने हुँदा त्यहाँबाट उत्पीडा सघाई केन्द्रमा लैजान सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो कार्यक्रममा बोल्दै रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तरूण रामदास पौडेलले बालश्रम न्यूनीकरण काम चासोको विषय बनेकाले नयाँ कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो नगरका राजनैतिक दलका प्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो यसैबीच संस्थाले अघि सारेको योजनाको सुझाव संकलन नगरमा बालबालिकाहरूको अवस्थाका बारेमा अनुगमन गर्न नगरपालिकाका कार्यकारी अधिकारी श्रेष्ठको अध्यक्षतामा सात सदस्य राष्ट्रिय कार्यदल गठन गरिएको छ कार्यदलका उद्योग वाणिज्य संघ रत्नगरको प्रतिनिधित्व गर्दै रघु भट्ट सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारी जिल्ला शिक्षा कार्यालयबाट स्रोत व्यक्ति अनिता अधिकारी टुर विकास संस्था समन्वय समितिका अध्यक्ष बाबुराम गौतम नारी जागरण केन्द्रकी महासचिव रमा रेग्मी पत्रकार तर्फबाट पूर्वी चितवनका पत्रकार मस्का सचिव ध्रुवराज खनाल रहेको कार्यदल बनाइएको छ कार्यदलले दश पन्ध्र दिनभित्रमा पहिलो चरणको काम सक्नेछ रत्नगर नगरपालिकाभित्र पाँच सय पचासी बाल श्रमिक रहेको तथ्याङ्क छ चितवनमा यति बेला साक्षर गाविस घोषणा अभियान जारी रहेको छ सन् दुई हजार पन्ध्रसम्म साक्षर जिल्लाको रूपमा चितवनलाई स्थापित गराउने लक्ष्यका साथ साक्षर अभियान तीव्रता दिएको शिक्षा जिल्ला शिक्षा कार्य चितवनले जनाएको छ सोही अभियान अन्तर्गत आज चितवनको पहाड़ी गाविस रहेको कविलास गाविस पुनः साक्षर घोषणा गरिएको छ साक्षर गाविस घोषणा हुने कविलास चितवनको तेइसौं गाविस बनेको छ कविलास गाविसलाई आज एक भव्य समारोहका बेच कार्यक्रमका प्रमुख अतिथि एवं चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समिति चितवनका अध्यक्ष भरतमणि पाण्डेले गाविस साक्षर भएको घोषणा गरेका थिए सो अवसरमा बोल्दै एलडिओ पाण्डेले साक्षरता र शिक्षाले मानिसको जीवनस्तर उकास्ने भएकाले स्थायी राज्यले विशेष महत्व दिएको बताउनुभयो यस्तै सो कार्यक्रमका विशिष्ट अतिथि रहेका चितवन जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले पुनः साक्षर भएपछि साक्षरता कक्षमा सहभागीहरूका लागि आय आर्जन लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो गाविसमा रहेको निरक्षर मध्ये सन्तानब्बे दशमलव पाँच प्रतिशत साक्षर बनेपछि गाविसलाई साक्षर गाविस घोषणा गरेको कविलास गाविसका सचिव प्रद्युम्न कुमार खड्काले जानकारी दिनुभयो भरतपुर नगरपालिकामा दुई हजार सत्तरी सालमा एक सय चौवन्न जना महिलाको मात्रै मृत्यु दर्ता भएको छ यस्तै यही वर्ष दुई सय पुरूषको नगरपालिका मृत्यु दर्ता भएका छन् यस्तै दुई हजार उनासत्तरीको अवस्था पनि उस्तै छ दुई सय अडतिस पुरूषको मृत्यु दर्ता भएमा महिलाको संख्या एक सय पैंसठी मात्रै छ कुनै पनि नागरिक जन्मिए जन्म दर्ता र मरेपछि मृत्यु दर्ता गरी अनिवार्य कानूनी व्यवस्था रहेको छ जसलाई व्यक्तिगत घटना दर्ता पनि भनिन्छ तर चितवनकी सदरमुकाम भरतपुर नगरपालिकाभित्र पुरूषको तुलनामा महिलाको मृत्यु दर्ता निकै कम हुने गरेको छ महिलाको मृत्यु दर्ता क्रम हुने क्रमलाई महिला अधिकार कर्मीहरूले टिप्पणी गर्ने गरेका छन् नगरपालिकामा रहेको पुरूषभन्दा महिलाको बढ़ी तथ्याङ्कले पनि मृत्युमा पनि महिला बढ़ी देख्नुपर्ने हो तर त्यसो छैन मरेका महिलाहरूका परिवार नगरपालिकासम्म आएर मृत्यु दर्ता नै गराउँदैनन् महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिवक्ता फुलमाया राणाभाटले जुन तथ्य बाहिर आएको बताउनुभयो अब पालो अर्पण आवासको अर्पण आवासमा हाम्रो प्रश्न छ एक करोड़ दिने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 सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र खाना क्वालिटी प्रेस खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited lions Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one झुम्रे छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गाछु म छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस्तो भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहित चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ म खुरुकको त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार